उपत्यका सडक विस्तार अनुगमन समितिको निर्देशन राजधानीबाट हतियार सहित चार चारजना पक्राउ बेलायतकी पूर्व प्रधानमन्त्री थ्याचरको आज अन्तिम दाह संस्कार गरिँदै चीनद्वारा आफ्नो सैन्य शक्ति श्वेत पत्र मार्फत सार्वजनिक र आइपिएल क्रिकेटमा आज पुणे र हैदराबाद तथा राजस्थान र मुम्बई भिड्ने बेङ्गलोर शीर्ष स्थानमा नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ गौतम सुनचाँदी पसल Tadhi high school road proprietor Narendra Gautam नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा राष्ट्रियता लोकतन्त्र र समाजवादको आदर्श मूल्यलाई आत्मसात गरी निरङ्कुशताको अन्त्य र लोकतन्त्रको बहालीका लागि सात दशकदेखि नेपाली राजनीतिमा जीवन्त राजनीतिक पार्टी नेपाली कङ्ग्रेससँग आबद्ध सम्पूर्ण लोकतन्त्र प्रेमी नेपाली आमाबुवा दिदीबहिनी दाजुभाइ तथा स्वदेश र विदेशमा रहनुहुने सम्पूर्णमा सुस्वास्थ्य दीर्घायु एवं समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ साथै देश पुनः लोकतन्त्रको विकास र सम्वर्धनको जटिल अवस्थामा गुज्रिरहेको हुँदा सबैमा लोकतन्त्रको रक्षा र संरक्षणमा दुई साल सफल रहोस् भन्ने कामना व्यक्त गर्दछौ कुमार कार्की सभापति एवं नेपाली कङ्ग्रेस क्षेत्र नम्बर दुई चितवन परिवार नमस्कार नेपाल बाड़ी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुमन भट्टराई र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी निर्वाचनमा कुनै पनि दलहरूबीच गठबन्धन हुन नसक्ने दावी गर्नुभएको छ नेपाल तरुण दलले आज राजधानीमा गरेको चियापान कार्यक्रममा नेता देउवाले दलहरूबीच मोर्चाबन्दी सम्भव नभएको बताउनु भएको हो संविधान सभामा अन्य दलहरूसँग सहकार्य गर्ने विषयमा काङ्ग्रेसभित्रै छलफल चलिरहेका बेला नेता देउबाको यस्तो भनाइ सार्वजनिक भएको हो कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलले मङ्सिरको पहिलो साताभित्रै संविधानसभाको सभाको निर्वाचन सम्पन्न हुने दावी गर्नुभएको छ संविधान सभाबाट संविधान बनाउनका लागि प्रधान न्यायाधीशको नेतृत्वमा नयाँ सरकार गठन गरेकाले चुनावको निष्पक्षतामा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो नेता रामशरण महतले निर्वाचनको तयारीमा जनसङ्ख्या र भौगोलिक क्षेत्रका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो कार्यक्रममा तरुण दलका अध्यक्ष उदय शमशेर राणाले आगामी निर्वाचनमा संगठनमा आबद्ध युवाहरूलाई परिचालन गर्ने विषयमा तयारी भइरहेको जानकारी दिनुभयो संविधान सभा निर्वाचन बहिष्कारमा लागेका दलहरूसँग वार्ता गरी चुनावी माहौल बनाउन नेपाली काँग्रेसले सरकारसँग आग्रह गरेको छ मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीसँगको भेटमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल सहितका नेताहरूले नेकपा माओवादी र फोरम नेपालसँग तत्काल वार्ता गर्न आग्रह गरेका हुन् अध्यक्ष रेग्मी निवास बालुवाटारमा भएको भेटमा नागरिकता वितरण र मतदाता नावली संकलन कार्यलाई तीव्रता दिन कांग्रेस नेताहरूले सरकारलाई सुझाव दिएका थिए जवाफमा रेग्मीले आगामी संविधान सभाको निर्वाचनका लागि वातावरण बनाउन दलहरूले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो आन्दोलन र दलहरूलाई वार्तामा ल्याउन सरकारले पहल गरिरहेको अध्यक्ष रेग्मीको जवाफ रहेको थियो नेपाली काङ्ग्रेसका जनजाति नेताहरूले संघीयताका विषयमा प्रष्ट धारणा ल्याउन सभापति सुशील कोइरालासँग आग्रह गरेका छन् संघीयता र राज्य पुनर्संरचनाका विषयमा पार्टीको धारणा प्रष्ट नभएको भन्दै जनजाति नेताहरूले सभापति कोइरालासँग स्पष्ट धारणा मागेका हुन् कोइराला निवासमा भएको भेटमा जनजाति नेताहरूले आदिवासी जनजातिको मुद्दालाई पार्टीले विशेष रूपमा उठाउनुपर्ने बताएका छन् निर्वाचन नजिकिँदै गएकाले संघीयताका विषयमा जनता समक्ष लैजाने एजेन्डा तय गर्न सभापति कोइरालाको ध्यानकर्षण गराइएको हो नवलपरासी एक्कासीको त्रिवेणीमा भएको महासमिति बैठकले यस विषयमा टुङ्गो लगाउने बताइएको भए पनि महासमितिको बैठकले संहिताको विषयमा प्रष्ट धारणा बनाउन नसकेको उनीहरूको भनाइ छ चुनावी रणनीति र भावी एजेन्डा तय गर्न नेकपा एमालेको पोलिट ब्युरो बैठक अहिले पनि जारी छ पार्टी कार्यालय बल्खुमा जारी बैठकमा हिजो बोल्न बाँकी रहेका पोलिट ब्युरो सदस्यहरूले आज आफ्नो धारणा राखिरहेका छन् अधिकांश नेताहरूले सरकारले चुनावी माहौल बनाउन अग्रसरता नदेखाएको आरोप लगाएका छन् बैठकमा बोल्ने सदस्यहरूले चुनाव बिथोल्ने अभियानमा लागेका दलहरूलाई वार्तामा ल्याउन सरकारलाई दबाव दिनुपर्ने बताएका छन् यस्तै बैठकमा बोल्ने सदस्यहरूले महाधिवेशन भएको चार वर्षसम्म पनि पार्टीमा रिक्त रहेको पदहरूमा मनोनयन गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् हिजोदेखि सुरु भएको बैठकमा आज मुख्य केन्द्रीय समितिमा रिक्त स्थानमा मनोनयनका विषयमा छलफल केन्द्रित भएको छ त्यसै गरी संविधान सभाको निर्वाचनका विषयमा पनि आज थप छलफल भइरहेको सचिव विष्णु पौडेलले जानकारी दिनुभयो काठमाडौँबाट आज प्रहरीले अत्याधुनिक हतियार सहित चार जनालाई पक्राउ गरेको छ अत्याधुनिक राइफल रिभल्भर र तरबार सहित प्रहरीले बालाजुबाट उनीहरूलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा यामबहादुर थापा एलिसा गुरुङ रुद्र दाहाल र पंकज मल्ल रहेका छन् महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौँ प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको पक्राउ गरेको हो उनीहरूबाट पक्राउ बरामद हतियारको लाइसेन्स सक्कली हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ उनीहरूको साथबाट दसवटा राहदानी तथा आर्थिक लेनदेनको कागजात पनि बरामद गरिएको प्रहरीले जनाएको छ सडक विस्तारका क्रममा उपत्यकामा भत्काइएका सडक निर्माणलाई तीव्रता दिन अनुगमन समितिले निर्देशन दिएको छ विस्तारित सडकको मर्मत तथा पुनर्निर्माणको अनुगमनका क्रममा समितिले सडक निर्माण सुस्त हुँदा जनताले शास्ति पाएको भन्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएको हो समितिले उपत्यकाका बबरमहल क्षेत्र ताचल टेकु कालीमाटी कलंकी एकान्त कुना साधो बाटो लगायतका ठाउँहरूको अनुगमन गरेको हो केही प्राविधिक समस्या रहेका स्थान बाहेक अन्य स्थानमा काम तीव्र बनाउन निर्देशन दिएको टोलीमा सहभागी काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले बताउनुभयो समस्या रहेका क्षेत्रमा पनि सहयोग गर्न समिति तयार रहेको उहाँको भनाइ छ यस्तै केही ठाउँमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा भत्काएको नभत्काएको पाइएकाले तुरन्त भत्काउन पनि समितिले निर्देशन दिएको छ अन्तर्राष्ट्रिय बजारमा डलरको भावमा गिरावट आए पनि आज सुनको भावमा भने कुनै अन्तर भएको छैन पछिल्लो एक हप्ता यता लगातार गिरावट आइरहेको सुनको भाव आज भने स्थिर रहेको छ नेपाली बजारमा छापावाला सुनको मूल्य प्रति तोला उनपचास हजार पाँच सय रुपियाँ कायम गरिएको नेपाल चाँदी व्यवसायी महासंघका अध्यक्ष रत्न साक्यले बताउनुभयो उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति अंश एक हजार तीन सय पचहत्तर रुपियाँमा कारोबार भइरहेको छ त्यस्तै चाँदीको भाव आठ सय अन्ठानब्बे रुपियाँ कायम गरिएको छ यस्तै राष्ट्र ब्याङ्कले आज डलरको बिक्री मूल्य सतासी रुपियाँ बिस पैसा तोकेको छ यो मूल्य मङ्गलबारको तुलनामा छयासी छयालिस पैसाले कम हो अन्तर्राष्ट्रिय बजारमा डलरको मागभन्दा पूर्ति बढी भएपछि डलरको भाउ घट्न गएको हो फुलेखानी जलविद्युत आयोजनामा आगलागी हुँदा 25 करोड मूल्य बराबरको क्षति भएको छ मकवानपुरको भैँसे गाउँ विकास समिति स्थित आयोजनाको कम्पाउन्डमा रहेको तीनवटा विद्युत ट्रान्सफर्मरमा आगलागी हुँदा ठूलो क्षति भएको आयोजना प्रमुख कृष्ण प्रसाद यादवले जानकारी दिनुभयो लागेपछि कुलेखानी दोस्रोबाट उत्पादन हुने बत्तीस मेगावाट विद्युत उत्पादन रातिबाटै अवरुद्ध भएको छ नेपाली सेना प्रहरी स्थानीय बासिन्दा र बारुण यन्त्रले दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा लिन सफल भएका थिए त्यस्तै बर्दियाको बेल बेलवा गाउँ विकास समितिको चेपाङ गाउँमा आगा लागि हुँदा एक सय छत्तिस घर जलेर नष्ट भएका छन् आगा प्रभावित भएका परिवारहरूको विचल्ने भएको छ नवलपरासीको दाउन्नेमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ गिटी बोकेर भारतको नौतुनामा जाँदै गरेको नातिन्क चौतिस पन्ध्र नम्बरको ट्रक ब्रेक फेल भएर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल यात्रु र ट्रकका सहचालकको मृत्यु भएको हो मृत्यु हुनेमा नवलपरासी दुम्कीबास पाँच बस्ने टाइम बचत तथा सहकारी संस्थाका म्यानेजर किरण शर्मा रहेका छन् दुर्घटनामा मृत्यु भएका ट्रकका सहचालकको भने परिचय खुल्न सकेको छैन यस्तै बुटवलको मिलनचोकमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ लु एक एकहत्तर उन्नाइस नम्बरको बसले लु नौ प सतहत्तर उन्नाइस नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुटवल नगरपालिका वडा नम्बर एघारका छप्पन्न वर्षीय राजु गुरुङको मृत्यु भएको हो यस्तै नारायणी नदीमा पौडी खेल्दा नवलपरासीको रझर गाउँ विकास समितिका दुई किशोरको डुबेर ज्यान गएको छ पौडी खेल्ने क्रममा रझर गाउँ विकास समिति वडा नम्बर एकका सोह्र वर्षे कमल सुवेदी र पन्ध्र वर्षे आनन्द काफ्लेको मृत्यु भएको हो रझर गाउँ विकास समिति वडा नम्बर दुई स्थित नारायणी नदीमा पौडी खेल्दा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय र झरले जनाएको छ पौडी खेल्न गएका चारजना किशोर मध्ये दुई भने बाँच्न सफल भएका छन् यस्तै मौतरीको अनकार गाउँ विकास समितिमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ पोखरीको डिलमा खेलिरहेका अनकार गाउँ विकास समिति वडा नम्बर पाँचका शत्रुधन महताका चार वर्षीय छोरा सुरजको पोखरीमा खसेर मृत्यु भएको हो ललितपुरको एक घरमा कमलहरी बसेकी सृजना चौधरीको हत्या भएको विरोधमा विभिन्न संघ संस्थाले पश्चिम नेपालमा गरेको बन्द आज पनि जारी छ अधिकारवादी संघ संस्थाहरूले घटनाको अनुसन्धान गरी दोषीमाथि कार्यवाहीको माग गर्दै आह्वान गरेको बन्दको कारण आज दोस्रो दिन पनि सहित बाँके बर्दिया कैलाली र कञ्चनपुरमा गरिएको बन्दले त्यहाँको जनजीवन प्रभावित भएको हो राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ खनाल इटा उद्योग पिठुवा पाँच प्रोप्राइटर कमल खनाल मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न दुई सय एकाउन्न नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ खुसी tent and catering house Bakulahar Chowk mobile अन्ठानब्बे चार पचास त्रिचालिस दुई सय सन्ताउन्न प्रोप्राइटर विनोद दुलाल नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ कृषि सामग्री suppliers Ranpaik Bakulahar proprietor Rajaram Regmi phone शून्य छप्पन्न पाँच एकसठी शून्य चालिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ लिटिल स्टार आवश्यक मावि चित्र सारी नर्सरीदेखि कक्षा नौसम्म सीमित सिटमा भर्ना खुलेको सहरर्ष जानकारी गराउँछौँ प्राचार्य एवं लिटिल स्टार आवश्यक मावि परिवार नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ लक्ष्मण सुन पसल Tadhi Chowk high school road proprietor Dipesh Gautam phone शून्य छप्पन्न पाँच त्रिसठी तिन सय सत्तरी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट संस्कारलाई मध्यनजर गरी लन्डन सहरको सुरक्षा व्यवस्था कडा पारिएको छ करिब चार हजारको संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको बीबीसीले जनाएको छ थ्याचरको अन्तिम दाह संस्कारमा सहभागी हुन करिब एक सय सत्तरी राष्ट्रका दुई हजार तीन सय व्यक्तिहरू सहभागी हुने अनुमान गरिएको छ सन् उन्नाइस सय असीदेखि उन्नाइस सय नब्बेसम्म बेलायतको प्रधानमन्त्री भएकी थ्याचरको गत अप्रेल आठ गते सतासी वर्षको उमेरमा निधन भएको हो Thank you. अर्थतन्त्रका हिसाबले विश्वको दोस्रो ठूलो देशको रूपमा परिचित चीनले सैन्य शक्तिमा पनि आफ्नो छवि विश्व सामु प्रस्तुत गरेको छ हालै चीनले आफ्नो सैन्य शक्ति पहिलो पटक सार्वजनिक गरेको हो रक्षा सम्बन्धी एक श्वेत पत्र जारी गरी चीनले आफूसँग आठ लाख पचास हजार स्थल सेना भएको बताएको छ त्यस्तै नौसेनामा दुई लाख पैंतिस हजार सैनिक परिचालन गरिएको श्वेत पत्रमा उल्लेख छ त्यसै गरी वायुसेनामा तीन लाख अन्ठानब्बे हजार सैनिक कार्यरत रहेको चीनले जनाएको छ चीनले सन् दुई हजार बाह्रमा रक्षा बजेट एघार दशमलव दुई प्रतिशत बढाएर करिब एक अर्ब डलर असर पुर्याएको छ अब खेलकुदका खबर इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पुणे वारियर्स र सनराइजर्स हैदराबाद तथा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुने भएको छ पुणेमा दिउँसो सभा चार बजेदेखि हुने खेलमा हैदराबाद एङ्ग्लेथु एङ्गेलो म्याथुजको कप्तानीमा मैदानमा उत्रनेछ भने त्यसै गरी पुणे कुमार साङ्गाकाराको नेतृत्वमा मैदानमा उत्रदैछ जारी प्रतियोगितामा छ अङ्क जोडेको सनराइजर्स चौथो तथा चार अङ्क जोडेको पुणे आठौं स्थानमा रहेको छ त्यसै गरी गैराती मात्र मात्रै दोस्रो स्थानमा झरेको मुम्बई इन्डियन्स र तेस्रो स्थानको राजस्थान रोयल्स राति सभा आठ बजे भिड्ने भएका छन् दुवै टिमको समान छ छ अङ्क रहेको छ गैराती भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले दिल्ली डियर डेभिल्सलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक चुनाव बहिष्कार गर्न लागेका दलहरूलाई वार्ता गरी चुनावी माहौल बनाउन सरकारसँग काङ्ग्रेसको आग्रह निर्वाचनको वातावरण बनाउन सरकारले अग्रसरता नदेखाएको एमालेको आरोप संघीयताका विषयमा प्रष्ट धारणा ल्याउन काङ्ग्रेसका जनजाति नेताहरूको पार्टी सभापति कोइरालासँग माग निर्वाचनमा कुनै पनि दलहरूसँग गठबन्धन हुन नसक्ने वरिष्ठ नेता देउबाको दावी कुलेखानी जलविद्युत आयोजनामा लागि हुँदा विद्युत उत्पादन अवरुद्ध भत्काएको सडक चाँडो बनाउन उपत्यका सडक सडक विस्तार अनुगमन समितिको निर्देशन राजधानीबाट हत्यार सहित चार पकड़ पक्राउ बेलायतकी पूर्व प्रधानमन्त्री थ्याचरको आज अन्तिम दाह संस्कार गरिँदै चीनद्वारा आफ्नो सैन्य शक्ति श्वेत पत्र मार्फत सार्वजनिक र क्रिकेट क्रिकेटमा आज पुणे र हैदराबाद तथा राजस्थान र मुम्बई बेंगलोर शीर्ष स्थानमा हवस् त दिउँसो तिन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक पवन कटेललाई धन्यवाद दिँदै धीरज र सुमन विदा भयौँ नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ Frequency International Education Private Limited Ratnanagar एक managing director Jagdish Chandra Sharma phone शून्य छप्पन्न पाँच त्रिसठी एक सय छयासी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ गङ्गा जमुना फेन्सी रनपा दुई टाढी प्रोप्राइटर रमेश अधिकारी हामी कहाँ बोर्डिङका जुत्ता मोजा झोला एवं सम्पूर्ण फेन्सी सामानहरू पाइन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ गौतम हार्डवेयर रत्नगर आठ फोन शून्य छप्पन्न पाँच बैसठी नौ सय चौरात्तर प्रोप्राइटर केदार गौतम नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ ग्रिनल्यान्ड रेस्टुरेन्ट मोहना छ नहर हाइट प्रोभाइडर हरिलाल सुवेदी नारायण सुवेदी सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न तिरासी जिरो छैसठी अन्ठानब्बे चार एकाउन्न छयालिस तिन सय सतहत्तर स्पेसल चिकन रोस्ट हाँसको मासु माछा खसीको तासका लागि सदैव हामीलाई सम्झनुहोस् नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ जनादर्श बहुमुखी क्याम्पस प्राचार्य एवं समस्त विद्यालय परिवार नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका धनी महानुभावहरू सल्लाहकारज्यूहरू कर्मचारी वर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ जनजागृति सहकारी संस्था लिमिटेड समस्त जनजागृति सहकारी संस्था लिमिटेड समिति बकुलर चौक नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ जनजागृति उच्च मावि पिठुवा तिन प्राचार्य एवं विद्यालय परिवार नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ जनजीवन उच्च माध्यमिक विद्यालय अध्यक्ष दुर्गा दत्त अर्याल प्रिन्सिपल चक्रपाणी अधिकारी एवं समस्त विद्यालय परिवार नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ जय जयश्री बागेश्वरी चाँदी पसल खैरेनी चार पर्सा प्रोपाइटर इच्छालाल रसाइली नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ श्रीराम ज्वेलर्स टाँडी high school road proprietor Om Prakash नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ जोशी साइकल पसल सौराहा चोक प्रोप्राइटर कृष्णराज जोशी फोन शून्य छप्पन्न पाँच साठी आठ सय बत्तिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ Joshi fancy centre cinema road Tadhi proprietor Rabin Joshi mobile अन्ठानब्बे चार पचास तेइस नौ सय एकतिस हामी कहाँ नयाँ नयाँ फेसनका लेडिज तथा जेन्ट्स कपडाहरू उपलब्ध छन् नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ जुटपानी एकाडेमी प्रिन्सिपल एवं समस्त विद्यालय परिवार जुटपानी सूर्यपुर नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ काका रेस्टुरेन्ट रत्नगर चार भोकाहा प्रोपाइटर सवाना महत्तो मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस छ सय एकानब्बे लोकल कुखुराको मासु हाँसको छोइला माछा घोङ्गी साथै खाजाको लागि हामीलाई सम्झनुहोस् नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ खनाल इटा उद्योग पिठुवा पाँच प्रोप्राइटर कमल चन्द्र खनाल मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न दुई सय एकाउन्न मन पर उसे को माया लगता ये सरी माया साट्न पर बजोडी पुंचा जस्तो मनमा माया मेरो जस्तो कागजमा ठुलो पारेर निसा निसा राख्छु much higher. ना देखे सम्मा को हो को हो देखे पची माया मोह समझे देव यो मन समझे देव यो मन मेरो रात मां तिम्रो सपना ये सरी सधे साथ पाए एक जूनी के हो रा काटिन जूनी सपना पानी समझ सही जा पायो को जीवन भर साथ भयो वरिपरि फुलै फुलले भरिएको डाँडा जस्तो सजौला तिम्रो जोबना मायाले सजाउला तिम्रो जोबना भरिएको डाँडा जस्तो सजाउला तिम्रो बना मायाले सजाउला तिम्रो बना युग मायाको बैरी सधैँ नै संसार तिमी मेरो मा तिम्रो मुना मदन जस्तो युग युग मायाको बैरी सधैँ नै संसार तिमी मेरो मा तिम्रो मुना मदन जस्तो फुलै फुलले भरिएको डाँडा जस्तो सजौला तिम्रो जोबना मायाले सजौला तिम्रो जोबना नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ लकी मोटरसाइकल पार्ट सौरा चोक प्रोपाइटर श्याम कुमार श्रेष्ठ मोबाइल अन्ठानब्बे चार चौन्न शून्य साठी एघार नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ मा मनोकामना सुन चाँदी पसल खुले सिमल बजार मोबाइल अन्ठानब्बे चार पचास उनानब्बे दुई सय सोह्र नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मनोकामना प्लास्टिक सप्लायर्स सौराहा चोक प्रोप्राइटर राजन वाग्ले मोबाइल अन्ठानब्बे पाँच पचास साठी नौ सय बाह्र नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मनोकामना फलफुल पसल पर्साको लागि थोक विक्रेता खैरहने चार पर्सा बजार प्रोप्राइटर क्षेत्र बहादुर रावल सुजन रावल मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस दुई सय सन्तानब्बे वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ mini highway cottage and restaurant Bhedi चोक प्रोपाइटर अप्सरा थापा सुमन थापा मोबाइल अन्ठानब्बे एक बाह्र उन्साठी सात सय छत्तिस अन्ठानब्बे चार पचास चौसठी नौ सय सत्ताइस लोकल कुखुरा बदेल हाँसको छुइला लोकल माछा ढेँडो तथा विभिन्न प्रकारको खाजाको लागि सदैव सम्झनुहोस् नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ model cosmetic centre cinema road Tadhi proprietor Tufan Khan mobile अन्ठानब्बे शून्य एकात्तर पन्चानब्बे आठ सय अडतिस हामी कहाँ स्कुलका लागि झोला लेडिज ब्याग एवं सम्पूर्ण कस्मेटिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ modern bike recondition and repair सब फोन पाँच तिरासी सात सय पाँच प्रोप्राइटर अजय तिवारी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मोहना उच्च माध्यमिक विद्यालय अध्यक्ष पदम प्रसाद वागले प्रधानाध्यापक दयाराम ढकाल एवं समस्त विद्यालय परिवार नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ साथै दुई हजार सालको जिल्ला स्तरीय परीक्षामा विशिष्ट श्रेणीमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल श्री माउन्ट एभरेस्ट इङ्ग्लिस स्कुलका शिक्षक शिक्षिका कर्मचारी अभिभावक एवं विद्यार्थीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ अध्यक्ष एवं विद्यालय व्यवस्थापन परिवार नगर वीरेन्द्रनगर सात बर्मानगर नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ प्राचार्य एवं नवकिरण मावि समस्त विद्यालय परिवार नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नवदेव फोटो स्टुडियो टाँडी चोक cinema road proprietor Navraj Neupane phone शून्य छप्पन्न पाँच एकसठी शून्य अठासी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नमुना ब्लक उद्योग खैरेनी दुई सिमल टाढी प्रोपाइटर सुमन उप्रेती प्रसाद सिमरिया नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नारायणी अल्मुनियम सप्लायर्स रत्नगर एक रेडियो अर्पणसँगै प्रोपाइटर दिपेन्द्र शर्मा चापागाई मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय नव नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यस समितिमा आबद्ध सम्पूर्ण प्रजातन्त्र प्रेमी नेपाली आमा बुवा दिदीबहिनी दाजुभाइ स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्णमा सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ नेपाल महिला सङ्घ भण्डारा गाउँ इकाइ समिति नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नर्थ पॉइंट एकाडेमी प्राचार्य एवं विद्यालय परिवार पिठुवा तिन चितवन छोटो समयमा नै उच्च ख्याति कमाउन सफल यस नर्थ पोइन्ट एकाडेमीको यही शैक्षिक सत्र दुई हजार सत्तरी सालमा सम्पूर्ण कक्षाहरूमा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौँ हाम्रा विशेषताहरू विशुद्ध अङ्ग्रेजी माध्यमबाट मात्र पढाइ हुने साना कक्षाहरूमा अडियो भिजुअल तथा बाल मैत्रीपूर्ण वातावरणमा पढाइ हुने यातायातको व्यवस्था भएको कक्षा तिनदेखि कक्षा आठसम्म कम्प्युटर शिक्षाको पढाइ हुने शान्त तथा मनोरम वातावरणमा अनुभवी शिक्षक शिक्षिकाहरूबाट पढाइ हुने कमजोरी विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा तथा डे होस्टलको व्यवस्था भएको हरेक हप्ताको शुक्रबार विद्यार्थीहरूलाई अतिरिक्त कार्यक्रममा समावेश गराइने जेहेन्दार दलित जनजाति आदिवासी मुस्लिम मधेसी र शहीद परिवारहरू छात्रहरूका लागि कोटामा छात्रवृत्तिको व्यवस्था भएको नर्थ पोइन्ट एकाडेमी पिठुवा तिन चितवन फोन शून्य छपन्न पाँच बैसठी छ सय एघार शून्य छपन्न पाँच बैसठी छ सय एघार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमा